डर लाग्छ कतै तिमीले भन्यो कि मलाई आधुरियो तिम्रो र मेरो बिच तेरो लम्बियो नि विश्वास गर तस्बिर चित्त बुझाउँदैछु सोचेको थिएँ किहाउनु न हेर म यहाँ पर्खि बसेको छु तिमीसँग बस्ने रहर अझै कति बाँकी नै छ कसरी म सोचिरहे बिर सर्न सक्छु तिम्रो त्यो हँसिलो मुहार अनि पुराना पुराना ती मिठा सम्झनाहरू बुझन अब त मात्रै छु nothing about that.